नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार कार्यक्रम ओजेलका खबर सामुदायिक radio Sky radio Gulmi Ruru FM सिरिङ्गा नयाँ एफएम सन्धि खर्क रेडियो रिपब्लिक बुटोल सामुदायिक रेडियो ढोरपाटन बागलुङ अर्को सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सर र नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ त्यस्तै ओजेलका खबरको युनिटका रूपमा रहेका एक दर्जन भन्दा बढी अनलाइनमा पनि चौबिसै घन्टा नयाँ पुराना अङ्क सुन्न सक्नुहुनेछ समय अभावका कारण अन्य कुरा नबोली आजको एक सय बहत्तरौँ श्रृङ्खलाको विषयवस्तु सुनाउन चाहन्छौँ त आज प्रस्तुत छौ गुल्मीको फोक्सिङ गाविसमा श्रीमानद्वारा श्रीमती हत्या सम्बन्धी स्थलगत रिपोर्ट अनि साठी वर्षीय पुजारीद्वारा बलात्कृत पाँच वर्षीय बालिकाको स्वास्थ्य अवस्था गम्भीर र नियमित स्तम्भ जीवनको गोरेटोमा अठार वर्षदेखि परदेशमा बेपत्ता श्रीमानको पर्खाइमा बसेकी एक महिलाको कथा व्यथा सुनाउने छौ त अबको पाउने एक घन्टा हामीसँगै रहनुहोला श्रोता गत हप्ताको ओजेलका खबरले अहिले अहिलेसम्मकै रेकर्ड तोडेको छ श्रोताले अत्याधिक मन पराएर श्रोता प्रतिक्रिया दिन चाहनेहरू सयौँ हुनुभयो तर समय अभावका कारण आज हामी सीमित श्रोताको प्रतिक्रिया लिएका छौँ भने साथमा सहयोग सम्बन्धी समाचार पनि सुनाउन सहयोग सहयोगदाताकै आवाजमा सुनौ हेलो नमस्कार हजुर नमस्कार दाजु म चाहिँ गुल्मीको दिगामदेखि अमर पन्त बोल्दैछु अमर पन्त हजुर अमर पन्त दिगामको नम्बर वडा पर्यो वडा नम्बर बोल्दैछु सर ए हजुर अनि अस्तिको ओजेलका खबरको बारेमा तपाईँको प्रतिक्रिया के छ अस्तिको ओजेलका खबर चाहिँ निकै नै राम्रो छ है मैले मात्र नभएर तन्नै श्रोताहरूले सुन्नु भएको थियो है त्यस्तो महिलाहरू धेरै नै छन् पछिल्लो समयमा आफ्नो नौनीहरू विदेश हुनुहुन्छ अनि चाहिँ आउँदाखेरि श्रीमती पनि छैन गहना पनि छैन पैसा पनि छैन अनि इज्जत पनि छैन त्यस्तो चाहिँ धेरै भइरहेछ त्यही टोल छिमेक वरपर पनि निकै नै त्यस्ता घटनाहरू चाहिँ घटेको पाइन्छ है राजु त्यस्तो अझै पनि एक दुईवटा प्रोग्राम राख्ने भने महिलालाई चाहिँ अलि चेतना हुने थियो कि पुरुषमा पनि अलि योग्यता हुने थियो कि आफूले विदेशमा पसिना बगाएको चाहिँ सदुपयोग हुने थियो कि भनेर पनि अलि सबैले मन पराइदिनु भएको छ त्यो चाहिँ प्रोग्राम चाहिँ राख्नु पर्यो भनेर चाहिँ दिगामका सम्पूर्ण श्रोताहरूले भनिराख्नु भएको छ म चाहिँ एकमुष्ट रूपमा भनेको छु कि दिगामका श्रोताको सम्पूर्णको चाहिँ एकमुष्ट रूपमा म अमर्पण बोल्दैछु म मात्र बोलेको होइन कि सम्पूर्ण दिगामका श्रोता बोलेको हो यो कुरा चाहिँ बुझिदिनुहोस् है त हजुर धन्यवाद चुनौती त छ सम्बन्धित पक्षलाई त रिस उठ्ने कुरा भइहाल्यो तर पनि हामीले पात्र लुगाइदिन्छौँ गोप्य राखिदिन्छौँ होइन तर पनि प्रवृत्ति चाहिँ बाहिर आउनुपर्छ भन्ने हाम्रो मान्यता हो ताकि त्यसले गर्दा अरू मान्छेहरूलाई अलि चेतना मिलोस् भन्ने प्रयत्न हो अनि आम रूपमा ओजेलका खबरप्रति तपाईँको गुनासो केही छ तपाईँले भन्नै पर्ने कुरा के छ ओजेलका खबर निकै नै लोकप्रिय एकदमै रुचाउनु भएको छ यो काम गर्दाखेरि तपाईँलाई पनि अब समस्या आउँछ होला धम्कीहरू आउँछ होला त्यसदेखि चाहिँ लडेर जोडका चाहिँ साथमा हुनुहुन्छ तपाईँलाई चाहिँ तपाईँले चाहेभन्दा बढी चाहिँ साथ हामीले दिन्छौँ कुनै पनि यता उति लडेर काम गर्नु जनता छन् तपाईँको साथमा यही भन्न चाहन्छु हस् धन्यवाद अमर पन्तजी तपाईँ मेरो नियमित श्रोता पनि हुनुहुन्छ र बेला बेला सुझाव पनि दिनुहुन्छ मैले आज श्रोता प्रतिक्रिया लिएँ किनभने गत हप्ताको उजाला खबर अत्याधिक श्रोताले मन पराइदिनु भयो युट्युबसम्ममा पुग्यो होइन यो सबैको यो सफलता हो भन्ने लाग्छ धन्यवाद विकास शब्द राख्ने मौका दिनुभयो तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँलाई भन्दा बढी साथ दिन्छु ढुक्क भएर काम भनेर आश्वासन पनि दिन चाहन्छु धन्यवाद तपाईँहरू जस्ता युवाहरूको साथमा रहेर काम गर्नेछौँ हस् त हस् हेलो नमस्कार यहाँ कहाँबाट को बोल्नु भयो होला प्रकाश गौतम भन्नुभयो प्रकाशजी तपाईँको घर चाहिँ कहाँ पर्यो शान्तिपुर चारमा बस्नुहुन्छ अहिले ए हजुर हजुर अनि ओजेलका खबरप्रति यहाँको प्रतिक्रिया के छ कतिको सुन्नुहुन्छ सबै संसारहरू सुन्छु त यहाँ हामी यो कम्बोडिया वासीहरू छौँ नेपालीहरू दुई ढाई सयजना जति छौँ होला सायद त्यसमा पनि सबै समाजमा दुखेको दुखाइएको दबाईको संसारहरू आउँदाखेरि हामीलाई धेरै खुसी लाग्छ हजुर र तपाईँले एकदम राम्रो तरिकाले अगाडि बढाइरहनु भएको छ र यसलाई अझै राम्रो बनाउन होला भन्ने हामीले अझै आशा राखेका छौँ र यसमा हजुरले जुन समाचारहरू प्रेस गर्नुहुन्छ अस्ति जो अस्लेवा गाविसको पदम प्रसादको घटना सुनेर मलाई धेरै दुःख लाग्यो र यहाँ चाहिँ उहाँकै गाउँका साथीहरू पनि हुनुहुन्छ उहाँले बाहेक धेरै दुःख लागेर त्यसपछि चाहिँ मैले तपाईँलाई पहिला पनि कल गरेको थिएँ अनि फेरि मैले उहाँको पत्नी कुनै बगलहरू लेखेको पनि छु र लेख्ने पनि गर्छु मैले फेसबुकमा सेयर पनि गर्छु मेरो युनिकुल कमाबाट जाने फेसबुक आइडी पनि छ त्यसमा जाने साथीहरू हुनुहुन्छ उहाँबाट पनि म तपाईँलाई विशेष छु मैले ओजेलका खबर मार्फत मैले फेरि एकपल्ट सुनाउन चाहन्छु भनेर ओजेलको खबरलाई मैले सम्झेको हुन्छ धन्यवाद किनभने जनचेतनाका लागि तपाईँले जुन एउटा लेख्नु भएको छ मैले तपाईँका रचनाहरू मैले पढ्ने गर्छु कलमी दखल निकै राम्रो छ ओजेलका खबरको अस्तिको घटनालाई लिएर कुन रचना कोर्नु भएको छ कृपया सुनाउनुहोस् एउटा सामाजिक सञ्जालको लागि मैले लेखेको गजल हो र मैले यो वाचन गर्छु फेरि स्वास्नी नकचरी गाउँ गाउँ दुर्खे छोरा फेरि स्वास्नी नकचरी गाउँ गाउँ दुर्खे छोरा केही कुरा सम्झौ भन्दा हामीसँग खुल्थे छोरा केही कुरा सम्झौ भन्दा हामीसँग खुल्थे छोरा दुनियाँले खेत रोपे हाम्रो खेत बाँझै रह्यो दुनियाँले खेत रोपे हाम्रो खेत बाँझै रह्यो माफ गर्नुहोला उहाँसँग टेलिफोन सम्पर्क विच्छेद भयो घर शान्तिपुर हो प्रकाश गौतमजीको यो गजलको बाँकी अंश अर्को हप्तामा सुनाउने छौँ र त्यसका लागि उहाँलाई पुनः हामीलाई हामीलाई फोन गर्न आग्रह गर्दछौ हेलो नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्नुभयो म चाहिँ सर इटली हामीलाई खुसी लाग्यो ओजेलका खबरका लागि तपाईँ पहिलो श्रोता हुनुहुन्छ जो इटलीबाट होइन अन्य मुलुकबाट धेरै श्रोता प्रतिक्रिया पनि आउँछ तर इटलीबाट आएको थिएन धेरै खुसी लाग्यो यहाँको घर चाहिँ कहाँ पर्यो नि मेरो चाहिँ हजुर पूर्तिघाट को हुनुहुन्छ तपाईँ हजुर हजुर वडा नम्बर कति पर्यो वार्ड नम्बर भाङखर्क भन्ने गाउँ पर्छ मेरो ए हजुर इटालीमा कति वर्षदेखि बस्दै आउनु भएको छ बिस वर्ष भइसक्यो बिस वर्ष हजुर ए घर आवाज जावत त छ आवाज जावत छ ओजेलका खबर कतिको सुन्नुहुन्छ इटालीमा साथीहरूले एकदम मन पराउनुहुन्छ एकदमै मन पराउनुहुन्छ तपाईँको कार्यक्रम हजुर उहाँले सबैलाई यस्तो सहयोग गरिराख्नुहुन्छ धेरै राम्रो प्रोग्राम निकाल्नु भयो भनेर उहाँहरू धेरै धेरै खुसी हुनुहुन्छ साथीहरूले अनि सबै घटेका घटनाहरूको पनि राम्रोसित दिनुहुन्छ र सबैलाई सहयोग पनि राम्रोसँग गराउने गर्ने गर्नुभएको छ हामीहरूलाई धेरै खुसी लाग्यो तपाईँको त पूर्तिघाटमा पनि एकजना विदेशमा बसेर आएको मान्छे थला पर्नु भएको छ अरे मलाई त्यहाँबाट फोन आएको थियो सायद त्यो खबर हामीले एक दुई हप्ताभित्र राख्छौँ होला त्यो खेल खेलबहादुर कुन मलाई चाहिँ विदेशबाट आएर उहाँ दुई सालदेखि थलामा पर्नु भएको छ हजुर उहाँलाई कसैले पनि घरको परिवारले पनि राम्रोसित हेर्न सक्नु भएको छैन केही पनि गर्न सक्नु भएको छैन मर्ने अवस्थामा सक्नु भएको छ उहाँ आज कि भोलि भन्ने अवस्थामा सक्नु भएको छ यहाँ हामी विदेशमा तपाईँले यस्तो कार्यक्रम लिएर राख्नुभएको छ सबैलाई प्रचार गर्नुभएको छ यहाँ हामी विदेशमा भए हाम्रो गाउँको मान्छेलाई त्यस्तो हुँदाखेरि हामीले पनि सहयोग गरौँ न उहाँको बुवाले हामी गइराखेर हामीले सबैले सल्लाह गरेर हजुरसँग सम्पर्क गरे आउँ हजुर केही बेर अघि जो पीडितको बुवाले मलाई फोन गर्नु गर्नुभएको थियो तर यस हप्ता राख्न नसक्ने भएर मैले सकिनँ अब एक दुई हप्ताभित्र राखौँला किनभने पीडितहरूको सङ्ख्या झन्डै एक भन्दा बढी त मसँग रेकर्ड गरेको आवाज मात्रै छ त्यस कारणले गर्दा एकदम साध्य भएको छैन एका दुई छानेर क्रिटिकल केसहरूलाई मात्रै उठाउने गरेका छौँ नत्र भने साध्य हुँदैन भयो इटालीबाट तपाईँ पहिलो कलर हुनुहुन्छ र आगामी दिनमा हामीलाई सुझाव सल्लाह दिनुहोला के गर्दा राम्रो हुन्छ के गर्दा राम्रो हुन्न भन्ने कुरा तपाईँहरू श्रोताले मूल्याङ्कन गर्ने कुरा हो तपाईँहरू गाइडर हो होइन तपाईँहरूले गाइड गर्नु गर्नुहोस् हामीलाई हस् धन्यवाद छ पूर्तिघाटको खबर हामी एक दुई हप्ताभित्र सुनाउने छौँ र सम्झिँदै जानु होला र ओजेलो खबर सुन्दै जानु होला है त धन्यवाद जी नमस्कार धन्यवाद हस् आफ्नो गाउँवासीहरूलाई सम्झना छ भने भन्नुहोस् म मेरो गाउँवासीहरूलाई के भन्न चाहन्छु भने हामी यहाँ बाहिर बसेर पनि सबैले सबै गरौँ भन्दा भन्दै हाम्रो गाउँ गाउँवासीमा रहनुभएका सबै साथीहरूले उहाँलाई चाहिँ मार्ने अवस्था पुऱ्याउनु भयो उहाँलाई उपचार गर्नको लागि कोही पनि भएन त्यो गाउँबाट मलाई एउटा साथीले फोनको आधारमा सुन्नुहोस् न धनबहादुरजी सबै मान्छेहरू एकनासका हुँदैनन् अब तपाईँले सहयोग गर्न खोज्नुहुन्छ कसैले नेगेटिभ पनि लिन सक्छन् होइन पोजिटिभली हामी जानुपर्छ र तपाईँहरूले भनेको खबर चाहिँ मैले उठाउने छु अवश्य पनि हस् त है धन्यवाद धन्यवाद सर तपाईँलाई हस् हेलो नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्नुभयो होला बोलेको सर यहाँको घर चाहिँ कहाँ पर्यो टक्सरदेखि माथि दालका ए दालका आँपचोरमा पर्दछ अनि यहाँले कसलाई सहयोग गरे भन्दै हुनुहुन्थ्यो हजुर मैले यो बडगाउँ तोलादी आठ स्थित शालिग्राम जिल्ला मैले तर्फबाट पाँच हजार सहयोग गरेको छु पठाइदिइसक्नुभयो हजुर यो रकम गुल्मी केयर विश्व सञ्जाल मार्फत मैले यो रकम अस्ति जम्मा गराइसकेको छु तमगज हजुर हजुर उक्त रकम उहाँ पाएको जानकारी पाएको छु हस् धन्यवाद सहयोगका लागि यहाँलाई हजुर हजुरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र देश विदेशमा रहनु सम्पूर्ण सहयोगदाताहरूलाई पनि धन्यवाद दिन चाहन्छु छोटो शब्दमा घर परिवारलाई पनि सम्झिन सक्नुहुन्छ हजुर घर परिवारमा रहनुहुने आमा भाउजू अनि दुवैमा रहनुहुने दाइ दिपेन्द्र लगायत सम्पूर्णको सल्लाह अनुसार मैले उक्त रकम सहयोग गरेको थिएँ र र सम्पूर्णलाई सम्झन चाहन्छु हस् त धन्यवाद सहयोगका लागि कमलजी हजुर हजुर हजुरलाई पनि विशेष धन्यवाद हस् हेलो नमस्कार नमस्कार सर कहाँबाट को बोल्नु भएको म कतारबाट वडा नम्बर एक भनेपछि कहाँ अमरै पर्यो कि कहाँ पर्यो ए अहिले कतारमा हुनुहुन्छ हजुर यहाँले कसलाई सहयोग गरेको कुरा बताउँदै हुनुहुन्थ्यो म अस्तिको हजुर उहाँको हजुर ए तपाईँले भिरकुटी विकास ब्याङ्कमै पठाइदिनु भएको छ नि उहाँकै खातामा हजुर हजुर अनि कतारमा मुसिकोटेहरूले ओजेलका खबर कतिको सुन्नुहुन्छ एकदम सुनिन्छ हामीहरूले है धेरै साथीहरू हजुर एकदम तपाईँले हजुर है हजुर एकदम रमाइलो लाग्यो एकदम एकदम हुन्छ हरिजी तपाईँ मुसिकोट एक अमराईका मित्र कतारमा तपाईँ लगायत सम्पूर्ण उजेलका खबरका श्रोताहरूलाई हाम्रो तर्फबाट धेरै धेरै सम्झना सुनाइदिनु होला है त हस् धन्यवाद नमस्कार हजुर कहाँबाट को बोल्नुभयो फेरि एकचोटि please India Hari Thapa Chhetri India कुन ठाउँमा हुनुहुन्छ ए हरियाणा गुडगाउँ घर चाहिँ यहाँको कहाँ पर्यो ए तिलकुवामा हो हजुर फेसबुकमा मैले गुल्मी के भन्छ गुल्मी केयर विश्व सञ्जालमा सहयोग गरेको मैले देखेको थिएँ कसलाई शालिक रामलाई भन्नु होइन सहयोगले मैले यहाँबाट सहयोग पठाइरहेको छु सर मैले यसभन्दा पहिला दुईजनालाई सहयोग गरिसकेको हजुर हजुर भन्नुहोस् त मैले पहिला सहयोग गरेको त बसन्ती कौरलाई स्थान क्यान्सर बसन्ती कौरलाई सहयोग गरेको होइन चार हजार पाँच रुपियाँ मेरो तर्फबाट त्यसपछि चार हजार चार सय अडचालिस रुपियाँहरू उठाएर गरेको होइन दुईपटक हजुर त्यसपछि मैले आएर फेरि यो होटेलको खबर एक सौ अठासी भाग जीवनको पर्यटक पनि अमरपुरको भोपाल जिल्लाको निर्भौला पीडितको यस्तो आपत्ति सुनेर केही सहयोग गर्न चाहन्थे तर उहाँ त अब यो संसारमा रहनु भएन तर पनि उहाँको परिवारलाई म आफू सक्ने सहयोग रकम चार हजार यहाँबाट पठाइसकेको छु त्यो रकम अहिले राधिका कुमारजीसँग छ र स्वर्गीय भूपाल सुनारको परिवारलाई चाहिँ सहयोग रकम लैजान अनुरोध गर्छ अर्को रकम वैशाख बाइस गते सोमबार प्रसारित ओजेलका खबर एक सौ उनसत्तरीौँ भाग श्रृङ्खला गुल्मी बडागाउँका गाविस वार्ड नम्बर आठ सोलाली निवासी शालिग्राम खत्रीको जीवन कथा जीवनको ओरेटो म उहाँ शालिग्राम खत्रीलाई एघार हजार सय एघार एघार रुपियाँ सहयोग पठाउने छु यो सहयोग अझै यहाँबाट मैले पठाइसकेको छैन पठाइसकेपछि तपाईँहरूलाई सहयोग गर्नेछु तपाईँले मात्रै हो या अरूले पनि हो सहयोग गरेको यदि अरू हो भने अरूको नाम लिइदिनुहोस् नै नै अवस्थ हरि थापा छेत्रीजी अर्गतोषमा पनि सुन्नुहुन्छ ओजेल खबर र राम्रै सुन्न थाल्नु भएको छ इन्डियातिर ओजेलको खबर टेबलमा खाना राखिदिन्छु यो ओजेलको खबर आयो भने खाना चिसो हुन्छ तर मैले ओजेलको खबर सुन्न भुल्दिनँ धन्यवाद तपाईँ पनि एउटा ओजेलका खबरको युनिटी हो तपाईँ गुल्मी केयर अन्तर्गत हुनुहुन्छ होइन तपाईँ हामी सबै मिलेर यस ओजेलको खबरलाई अझ कति राम्रो बनाउन सक्ने अझ कति पीडितसम्म पुर्याउन सकिने बारेमा छलफल गर्दै जाउँला यसका लागि धेरै धेरै धन्यवाद हरि थापाजी घरमा चरम गरिबी तर रात दिनको जाँड रक्सीको परिणाम र झगडाले के निम्ताउँछ भन्ने कुराको ज्वालन्त उदाहरण यहाँनिर देख्न पाइन्छ म यति बेला गुल्मीको तम्गास नजिकै पर्ने यो उपल्लो तमगास चोकनिर छु यहाँनिर एउटा महिलाको सप राखिएको छ जुन सप दाह संस्कार गर्नका लागि त्यो परिवार त्यो छिमेकमा खर्च छैन यो घटना कसरी भयो सर्वप्रथम हामी यस घटनातिर जान्छौँ यही जेठ आठ गते राति साँझ करिब नौ बजेको समयमा किल्ला रक्सी पिएर आएका श्रीमानले एक्कासी श्रीमतीसँग झगडा गर्न खोजे झगडा गर्दा गर्दै कुटमार सुरु भयो जे पायो त्यसैले हिर्काउने क्रममा श्रीमतीको हत्या भयो त्यसपछि तमगास ल्याइएका उनीहरूको सब पोस्टमार्टम पछि घर फर्काइएको थियो तर त्यहाँ जाने खर्च नभएपछि त्यो छिमेकका मान्छेहरूले यो सबलाई सडकमा राखेर चन्दा उठाउने तयारीमा छन् सर्वप्रथम यस घटनाका सम्बन्धमा म उनैका छिमेकीहरूसँग कुराकानी गर्न गइरहेको छु यहाँको शुभ नाम चाहिँ चाहिँ के हो तारबहादुर सर कसरी यो घटना सुरु भयो भन्ने सुनाउँछन् प्रत्यक्ष दोषी बालबालिका सबैले घरका परिवारले खै अब त्यही रक्सीको कारणले अब दुवैले रक्सी पिएर मारपिट गरेको जस्तो के केले हानेको भन्ने छ ढुङ्ग्रो र लट्ठीले ढुङ्ग्रो लट्ठीले अनि कसरी थाहा भयो राति नै गुहार पाएनन् त्यो छिमेकै टाढा थियो मान्छेहरू थिएनन् छिमेक छिमेक टाढा टाढा भन्नाले अब अलिक टाढा टाढा पनि थिए घर यसो गहिरामा पर्ने भएको कारणले सुन्निएन थाहा पाइएन त्यस गाउँमा जाँड रक्सी त निकै व्याप्त छ अरे यस्ता घटना अन्यत्र पनि घट्न सक्छन् अरू घर परिवार परिवारमा घट्न सक्छन् किन नियन्त्रण गर्नेतिर लाग्नुहुन्न तपाईँहरू त्यो त अब उसमा के अरे होटलहरूमा अलिअलि के अरे उसहरू आफ्नो व्यापारहरू गर्छन् के अरे गाउँमा त अब त्यस्तो उसहरू छैन त्यो गाउँमा जान्छन् होटलहरूमा जान्छन् खान्छन् आउँछन् त्यस दिन राति श्रीमान नरबहादुर सार्की जो पैँतिस वर्षका हुनुहुन्छ र उहाँले छब्बिस वर्षीय श्रीमती कुमारी सार्कीलाई दाउरो र पछि ढुङ्गाले हानेर मारेको भन्ने छ यहाँनिर प्रत्यक्षदर्शी उनैकी आठ वर्षीय छोरी छन् उनीसँग सोध्न गए गइरहेको छु नानी त्यस दिन झगडा कसरी सुरु भयो <clears throat> के के रे पहिला बाले कपडा बसी थिएन अरे अनि लोतार्दै ल्याएर खामा ल्याएर बाँधेर पिटेका दाइ फेरि सुते दाइ उठेर तिमीले देख्यौ पछि मम्मीले के भन्नुहुन्थ्यो मैले नमार्नुहोस् केही भन्नु भएन सुरुमा झगडा कति जेल भयो केही पनि केही पनि भएको रक्सी मम्मीले पनि खाने गर्नुहुन्थ्यो मम्मीले खाइथिन् बाबाले खाएको ए मम्मीले खाइथिन् बाबाले खाएको बाबाले अघि पछि पनि खानु नथ्यो खानुहुन्थ्यो किन सधैँ मम्मीले रक्सी खाएर हिँड्ने भएर त्यसरी कुट्नु भएको कि हो गहुँ बेचेर घरमा गहुँ बेच्नु भएको थियो किन गहुँ बेच्नु भएको यहाँनिर कोखैमा जो मारेको अभियोग लागेका नरबहादुर कि भान्जी हुनुहुन्छ तपाईँले के पाउनुभयो बहिनी त्यस दिन म त केही थाहा पाएन कि म त टाढा टाढा धुवा खर्का हो यहाँको घर ए ए अनि सधैँभरि झगडा भइरहन्थ्यो अरे सधैँ झगडा हुन्थ्यो के विषयमा हुन्थ्यो त्यो माजुले खाने घरको रासन पानी पुरै बेच्ने गर्ने भनेपछि मामाले चाहिँ खानु नथ्यो खानुहुन्थ्यो खाना त त्यही माजुले धेरै उसो गर्नुहुन्थ्यो धेरै खाइरहने घरको रासन पानी पुरै बेच्ने मामालाई पिट्ने गर्नुहुन्थ्यो मामाले कोहीले पिट्नु थिएन अस्ति के भएको यो कति वर्ष भएको थियो यिनीहरूको विवाह भयो क्या दस एघार वर्ष होइन एघार वर्षको छोरो भयो भने बाह्र वर्ष अनि घरमा त केही छैन अरे नि है हजुर केही छैन यी दुइटा छोराछोरी छन् यिनीहरूको बास पनि अर्कीले दिएको अरे हो आफ्नो यो बास अरू केही छैन यी नानीहरूको बिचल्ली हुने भयो तिम्रो दाई कि भाइ कहाँ हान आमाको मृत्यु भयो जस्तो लाग्दैन तिमीलाई तपाईँहरूले यो सब आफ्नो घाटमा पुऱ्याउन नसक्नुको कारण चाहिँ खर्च नभएर हो हजुर खर्च नभएर यो सब यहाँ तम्गासमा ल्याउँदाखेरि के गर्नुभयो चन्दा उठाएर ल्याएको कति उठाउनु भयो चन्दा सोह्र हजार उठेर त्यहाँका बासिन्दाले सोह्र हजार रुपियाँ दिए खाए सबै गरेर अब यिनी बालबच्चाको बिचल्ली रहेछ कसरी जीविका गर्ला म समस्या पर्यो त्यसैको त्यो मार्नेको दाजु हो के म के नाम पर्यो तपाईँको मेरो दिलबहादुर सधैँ झगडा हुन्थ्यो के सधैँ झगडा हुन्थ्यो अस्ति थाहा पाइएन त त्यो झगडा भएको त्यति बेला त थाहा पाउनु न कसैले भनिदियो अब पनि हामीले गएर छुट्याइन्थ्यो अब थाहै पाइएन रातिको कुरो के केले हाने एउटा त्यही ढुङ्ग्रोले हानेको प्रमाण पाइयो एउटा लट्ठीले हानेको प्रमाण पाइयो खामा लहर बाँधेको प्रमाण भेटियो अरू अरू लास भेटियो सिँचाइको केही थाहा पाउनु केही थाहा पाइएन उहाँले पहिला पनि रक्सी खाइरहनुहुन्थ्यो एकदम रक्सी त अब यति उज्यालो भएबाट त डेली खाएको खायो दुइटै बराबर खाने बराबरी खाने बराबरी रक्सीले निम्ताएको यो रक्सीले निम्ताएको केही होइन केही होइन उहाँले अन्न पानी पनि बेच्ने बुहारीले त अन्न मकै पाए पनि बोडी सिल्टुङ जे पाए पनि बेच्ने गाउँ गाउँ खाने उतै बाटोमा सुत्ने गर्थ्यो भयो श्रोता जाँड रक्सीका कारण कस्ता कस्तासम्म घटना निम्तिन सक्छन् पछिल्लो चरण गाउँ गाउँमा महिलाहरूले पनि रक्सी खाने बिहानैदेखि दिउँसोसम्म रक्सी खाने झगडा निकाल्ने गरेको पाइन्छ र श्रीमानले एक थपड हान्यो भने तिन थपड हान्ने र उता श्रीमानले पनि त्यसरी नै कुट्ने क्रम बढेको छ गाउँमा यस्तो प्रविधिले यसरी नै एक न एकको हत्या हुन सक्छ यसप्रति सबै सचेत रहनुहोला भन्दै अब हामी यस घटनाको पुष्टाइ गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक निशान्त श्रीवास्तवसँग सोध्न गइरहेका छौँ श्रीवास्तवजी यो फोक्सिङमा श्रीमानले श्रीमती मार्यो भन्ने घटनाका सम्बन्धमा जानकारी पाउनु देशमा चाहिँ अब प्रारम्भिक कुरा तपाईँहरू पनि थाहा पाइसक्नुभयो होला यो आठ गतेको घटना हो र यसमा चाहिँ अहिलेसम्मको हाम्रो प्रारम्भिक अनुसन्धानमा चाहिँ उसको चाहिँ छोरीले उसले पनि आफ्नो चाहिँ भनेअनुसार झैँ झगडा भएको हो बुवाले चाहिँ यसरी फलामको ढुङ्ग्रो र काठको लौरोले पिटेको हो भन्ने यस्तो कुरा बच्चाले पनि गरेको अवस्था छ अनि अब त्यो घटनास्थलबाट हामीले चाहिँ फलामको ढुङ्ग्रो काठको लौरो पनि बरामद गरेका छौँ त्यो सम्बन्धमा अहिलेसम्मको अनुसन्धानमा पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै छ अझै पोस्टमार्टम रिपोर्ट त्यसमा चाहिँ कज अफ डेथ वास्तविक मृत्युको कारण चाहिँ के रहेछ त्यो कुटेरै मारेको हो कि अन्य कुनै चोटपटक या अन्य कुनै कारणले पनि मृत्यु भएको हो भन्ने कुरा त्यहाँबाट पुष्टि हुन्छ प्रारम्भिक अनुसन्धानमा बुझ्दाखेरि कुटेरै मारेको मृतक चाहिँ अन द स्पोट डेथ भएको भन्ने कुरा छ जुन आरोपीलाई समात्ने काम भइसकेको छ के भइरहेछ अभियुक्तलाई पक्राउ गरेर हामीले चाहिँ कस्टडीभित्र छ म्याथ गरेर थप अनुसन्धानको लागि हामीले म्याथ गरेर आफ्नो अनुसन्धान चाहिँ अगाडि बढाइसकेका छौँ धन्यवाद धन्यवाद प्रेम जी